डडेलधुरामा अपाङ्गता परिचय पत्र वितरणमा राजनीतिक हस्तक्षेप अझै आधाभन्दा बढी अपाङ्गता भएका व्यक्ति परिचय पत्र पाउनबाट वञ्चित पशुहरूमा गरिने कृत्रिम गर्भाधान सेवा डडेलधुरामा प्रभावकारी बन्न सकेन कृत्रिम गर्भाधानका लागि आवश्यक पर्ने ब्रिय बाहिरी जिल्लाबाट ल्याउनु पर्दा सेवा प्रवाहमा समस्या यस वर्ष डडेलधुराका सात स्थानमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम सञ्चालन हुँदै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बन्दै र सहज पहुँच नहुँदा दार्चुलाका दुर्गम क्षेत्रका नागरिक आयोडिन नुनको प्रयोगबाट वञ्चित अत्तरियामा मेडिकल कलेज स्थापनाका लागि निर्माण कार्य सुरु प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुवाका राजनीतिक दलहरूलाई अपाङ्गता परिचय पत्र वितरणमा हस्तक्षेप गर्ने गरेको आरोप लागेको छ राजनीतिक हस्तक्षेपका कारण अपाङ्गता परिचय पत्र वितरणमा समस्या उत्पन्न हुने गरेको हिजो एक कार्यक्रममा जानकारी गराइएको हो महिला तथा बालबालिका कार्यालय डडेलधुवाले हिजो जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी परिचय पत्र वितरण प्रक्रियामा आइपर्ने समस्याका विषयमा गराएको जानकारीमा यस्तो कुरा खुलेको हो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै महिला तथा बालबालिका कार्यालय डडेलधुवाका महिला विकास उद्योगेत शारदा भट्टराईले परिचय पत्र वितरण प्रक्रियाका क्रममा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूले हस्तक्षेप गर्दा वितरण कार्यमा समस्या हुने गरेको गुनासो गरिन् यस्तै दुई हजार अडसठी सालको जनगणना अनुसार जिल्लामा अपाङ्गता भएका व्यक्तिहरू पाँच हजार एक सय पचासजना रहेकोमा दुई हजार दुई सय बयासी जना मात्र परिचय पत्र पाएको कार्यालयले जनाएको छ जसअनुसार अझै आधाभन्दा बढीले परिचय पत्र पाउन सकेका छैनन् धेरै ठाउँमा प्राविधिक चेक जाँचको असुविधाका कारण पनि वास्तविक अपाङ्गता भएका व्यक्ति पहिचान गर्न समस्या हुने गरेको छ यसै उक्त कार्यक्रममा महिला तथा बालबालिका कार्यालय संघको सहकारीमा जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेलधुराली अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना सम्बन्धी विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय र सार्वजनिक क्षेत्रमा गरेको अनुगमनको प्रतिवेदन समेत प्रस्तुत गरेको थियो अनुगमनका क्रममा केही कार्यालयमा अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना र सञ्चार सेवा निर्देशिका दुई हजार उनासत्तरीका बारेमा थाहा नभएको देखिएको जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेलधुवाका अध्यक्ष सुभाष साउदले जानकारी दिएका छन् यस्तै अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवाका बारेमा कार्यालयभित्रका सेवा र बाह्य सेवाहरूका अनुगमन गरिएको पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ पशुहरूमा गरिने कृत्रिम गर्भाधान सेवा डडेलधुरामा प्रभावकारी बन्न सकेको छैन केही प्राविधिक कठिनाई र पशुपालक किसानहरूमा रहेको जनचेतनाको अभावका कारण सेवा प्रभावकारी बन्न नसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ केही वर्ष यतादेखि नियमित रूपमा जिल्लाका कृत्रिम गर्भाधान सेवा प्रदान गरिँदै आएको भए पनि पशुपालक किसानहरूमा विश्वासको कमीका कारण सेवाग्राहीहरू कमै मात्र सेवाका लागि आउने गरेका छन् तर कतिपय किसानले भने भौगोलिक कठिनाइका कारण चाहेर पनि पशुहरूमा कृत्रिम गर्भाधान गराउन सकेका छैनन् पशु वस्तुले आफ्नो जाति खोजे भाले जाति खोजेको बाह्रदेखि अठार घण्टाको बीचमा कृत्रिम गर्भाधान गराइसक्नुपर्ने भएको हुँदा टाढाका किसानहरूले सेवा लिन पाएका छैनन् यस्तो सेवा जिल्ला पशु सेवा कार्यालयमा मात्रै उपलब्ध रहेको हुँदा कार्यालयदेखि नजिक रहेका पशुपालक किसानहरूले सेवा लिइरहेका छन् यसका साथै कृत्रिम गर्भाधानका लागि आवश्यक पर्ने वृह जिल्ला बाहिरबाट ल्याउनु पर्दा पनि सेवा प्रभावमा सबैभन्दा ठूलो समस्या भएको छ कतिपय समयमा वृह अभाव हुने गरेको र जिल्लामा आयात गर्न केही समय लाग्ने भएकाले पनि सेवा प्रभावमा समस्या हुने गरेको छ साथै बिउ राख्ने सामग्री समेत अहिले जिल्लामा अभाव रहेको हुँदा झनै समस्या रहेको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत खडक बहादुर शाहले जानकारी दिएका छन् उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म छहत्तरवटा गाई र सत्ताइस भैँसीमा कृत्रिम गर्भाधान गरिएको उनले जानकारी दिएका छन् यो सङ्ख्या निकै न्यून रहेको उनले बताएका छन् यस वर्ष डडेलधुराका विभिन्न स्थानमा राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम सञ्चालनमा रहेको छ बढ्दै गएको चुरे क्षेत्र विनाशलाई रोक्न जिल्लाका सात स्थानमा कार्यक्रम सञ्चालन भइरहेको जिल्ला भू संरक्षण कार्यालय डडेलधुराले जनाएको छ कार्यक्रम सञ्चालन भइरहेको ठाउँहरूमा परशुराम नगरपालिकाको साधनी जराखायो बेलडाङी र शीर्ष रहेका छन् त्यस्तै सो कार्यक्रम आलिताल गाविसको रङ्गुन खोला सुनखोला र खिन्ने भाडीमा सञ्चालनमा रहेको छ कार्यक्रम अन्तर्गत क्षतिग्रस्त भूमि पुनरुत्थान बाँस रोपण बायो इन्जिनियरिङ कार्यका लागि बिरुवा उत्पादन सिँचाइ कुलो संरक्षण मर्मत तथा सुधार ताल तलैया संरक्षण गल्छी पहिरो तथा खहरे रोकथाम लगायतका कामहरू भइरहेको जिल्ला भू संरक्षण कार्यालयका बाल विकास अधिकृत विनोद कुमार मण्डलले जानकारी दिएका छन् चालु आर्थिक वर्षका लागि सो कार्यक्रमहरूको लागि जम्मा त्रिसठी लाख बहत्तर हजार बजेट छुट्याइएको उनले जानकारी दिएका छन् सो बजेट पुँजीगत खर्च अन्तर्गत तेह्रवटा शीर्षकमा सञ्चालन भइरहेको छ भने चालु खर्च अन्तर्गतका कार्यक्रममा दुईवटा शीर्षकमा बजेट छुट्याई काम भइरहेको कार्यालयले जनाएको छ यसैबीच जिल्लामा राष्ट्रपति सूर्य संरक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको छ जिल्लाको भित्री मधेस क्षेत्रमा सात वर्षदेखि सञ्चालन भइरहेको राष्ट्रपति सूर्य संरक्षण कार्यक्रमको काम प्रभावकारी बन्दै गइरहेको छ जिल्ला भू संरक्षण जिल्ला वन जिल्ला पशु सेवा कार्यालयले भित्री मधेसको परशुराम नगरपालिका र आलिताल गाविसमा राष्ट्रपति सूर्य संरक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् भित्री मधेस क्षेत्रका चुरे क्षेत्रमा राष्ट्रपति सूर्य संरक्षण कार्यक्रम लागू भएपछि स्थानीयवासीलाई बाढी पहिरेको जोखिमबाट समेत राहत मिलेको झोकबुडा पन्तुराका डम्बर कामीले बताएका छन् तर रकम छरिएर आउँदा सोचेअनुसार कार्यक्रम सफल रूपमा कार्यान्वयन गर्न समस्या आउने गरेको सरकारी अधिकारीहरूले बताएका छन् जिल्लामा अडतिस हजार चार सय उनानब्बे हेक्टर क्षेत्रफलमा चोरी क्षेत्र फैलिएको जिल्ला वन कार्यालय डडेलधुराका सहायक अधिकृत केशव पुडासैनीले जानकारी दिएका छन् कैलालीको धनगढी उपमहानगरपालिकाले सडक चौडा गर्ने कार्यलाई तीव्रता दिएको छ अधिकांश नगर क्षेत्रमा सडक साँगुरा हुँदा आवजातमा समस्या हुने गरेको भन्ने गुनासोपछि उपमहानगरपालिकाले नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सडक चौडा पार्ने कार्यमा तीव्रता दिएको हो सोही कार्यक्रम अनुसार धनगढी उपमहानगरपालिका एक शिवनगरमा प्लाइभेट रोडलाई चौडा गर्ने काम हिजोदेखि सुरु भएको छ सडक साँगुरा हुँदा आवतजावतमा समस्या हुने गरेकाले स्थानीयका सहमति अनुसार नै सडक चौडा पार्ने कार्य सुरु भएको शिवनगर टोल सुधार समितिका अध्यक्ष शिवकुमार फुलाराले बताएका छन् नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत एक करोडको लगानीमा दुई सडकलाई दुई सय अस्सी मिटर सडकलाई चौडा पार्न लागि उपमहानगरपालिकाले जनाएको छ सडकलाई स्तर बढाउनका लागि सो सडकलाई चौडा पार्नका साथै दुवैतिर ढल्कन सहितको नाली पनि निर्माण गरिने उपमहानगरपालिकाका इन्जिनियर देजराज भट्टले जानकारी दिएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ वैदेशिक रोजगार प्रवर्धन बोर्डले दिने वैदेशिक रोजगार छात्रवृत्तिका लागि कैलालीमा तेत्तिसवटा आवेदन परेका छन् सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको सागमा जिल्ला शिक्षा कार्यालयमा वैदेशिक रोजगारको सिलसिलामा विदेशमा ज्यान गुमाएका व्यक्तिका परिवारले आवेदन पेश गरेका हुन् मृतकका परिवारले जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टलाई संयुक्त रूपमा आवेदन बुझाएका छन् आवेदन बुझ्दै जिल्ला शिक्षा अधिकारी विष्टले परेका आवेदनलाई सम्बन्धित निकायमा सिफारिस गरी प्रक्रिया अघि बढाउने बताएका छन् उनले नागरिकले राज्यबाट पाउने सुविधाका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् सुरक्षित आप्रवासन सामी परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले गएको वर्षभन्दा यस वर्ष मृतक परिवारका विद्यार्थीहरूले सहज रूपमा छात्रवृत्ति पाउने विश्वास व्यक्त गर्दै छात्रवृत्तिले मृतक परिवारका बालबालिकाको शिक्षा सहज पहुँच हुने समेत विश्वास व्यक्त गरेका छन् अठार वर्ष मुनिका बालबालिकाले सरकारी सामुदायिक संस्थागत र निजी संस्थागत विद्यालयमा अध्ययनरत कक्षा एकदेखि बाह्रसम्मका विद्यार्थीहरूले छात्रवृत्ति पाउने व्यवस्था भए पनि प्ले ग्रुपका बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधिले अझै समेट्न नसकेको संयोजक चौधरीले बताएका छन् दार्चुलाका दुर्गम गाविसका स्थानीयलाई दुई बालबालिका अङ्कित आयोडिन नुन खानुपर्छ भन्ने जानकारी भए पनि नुनको सहज पहुँच नहुँदा वञ्चित भएका छन् दुर्गमको घुसा खण्डेश्वरीका स्थानीयको लागि आयोडिन नुनको डिपोसँग पहुँच नहुँदा नुन खानाबाट वञ्चित भएका हुन् नौ रुपियाँमा पाइने आयोडिनयुक्त नुन घुसा गाविसका नागरिकले साठी रुपियाँमा किन्न खोज्दा समेत पाउन मुस्किल हुने गरेको घुसाका महिला स्वास्थ्य स्वयंसेविका पार्वती धामीले बताएकी छन् मार्मा क्षेत्रको लागि अहिले गोकुलेश्वरमा आयोडिन नुनको डिपो रहेको छ पारी बगरसम्म गाडी पुगेको भए पनि त्यसभन्दा माथि पुर्याउन भाडादर महँगो हुने गरेको छ महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँ गाउँमा आमाहरू मार्फत आयोडिन नुनको प्रचार प्रचार गरे पनि सहज पहुँच नहुँदा अहिले पनि ढिके नुनको प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताएकी छिन् गाउँ गाउँमा प्रचार प्रसार गर्छौँ तर नुन नै शपथ मूल्यमा पुग्दैन आयोडिन नुन भन्दा पनि ढिके नुन सस्तो र सर्वसुलभ पाइने भएपछि अधिकांशले अझै ढिके नुन छाडेका छैनन् उनले भनेकी छिन् विकट ठाउँमा सडक पहुँच नहुँदा नुन सहज रूपमा पुग्न नसकेको पैरवी मञ्च घुँसाका अध्यक्ष दिला लोथ्यालले बताएका छन् उनले विकट क्षेत्रमा सहज रूपमा नुनको पहुँच पुर्याउन सरोकारवालाहरूलाई आग्रह समेत गरेका छन् कैलालीको अत्तरी नगरपालिकामा मेडिकल कलेज स्थापनाका लागि निर्माण कार्य सुरु भएको छ चालु वर्षमा एक एकवटा कलेज भवन र अस्पताल भवन निर्माण गर्ने गरी काम अघि बढाइएको मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताएका छन् कलेज भवन निर्माणका लागि ठेक्का भइसकेकामा अस्पताल भवन निर्माणका लागि पनि केही दिनभित्र ठेक्का हुने उनले जानकारी दिएका छन् तत्काल तीन तीन तले भवन र अस्पताल भवन निर्माण हुन लागेको बताइएको छ कलेज स्थापनाका लागि सरकारले छुट्याएको एकाउन्न दशमलव आठ हेक्टर जग्गामा हाल आन्तरिक बाटो निर्माण गरी ग्राभेल बिछ्याउने कार्य समेत भइरहेको छ यो कलेज तीन सय सयको हुने बताइएको छ वार्षिक रूपमा आवश्यक बजेटको व्यवस्था हुन सकेमा चाहिने जति संरचना पूरा गर्न दुई अढाई वर्षको समय लाग्ने र त्यसपछि मात्रै पठन पाठन सुरु गर्न सकिने पुजाराले बताएका छन् विक्रमसम्म दुई हजार छैसठी सालमा सरकारले कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा निर्माणका लागि छुट्याएको जग्गाको भोगाधिकारका लागि नक्साङ्कन सीमाङ्कन गुरुयोजना वातावरण प्रभाव मूल्याङ्कन लगायतका काम गर्नुपर्ने भएकाले कलेजका संरचना निर्माणमा ढिलाइ भएको हो वन मन्त्रालयले कलेजको भोगाधिकारमा रहेको जग्गाका रूख गत कार्तिक महिनामा मात्रै कटानी गर्ने आदेश दिएको थियो सरकारले गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा पचास करोड विनियोजन गरेको छ समाजमा हुने बालविवाह लैङ्गिक हिंसा लगायतका सामाजिक विकृति विरुद्ध कलम चलाउन बैतडेका पत्रकारहरू सक्रिय हुने भएका छन् समाजमा हुने विकृति विसङ्गति न्यूनीकरणका लागि पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले पत्रकार एकजुट भएर त्यस्ता विकृति विरुद्ध लेख्ने भएका हुन् रेडियो निङ्ला सैनिकका कार्यकारी निर्देशक अमर भट्टराईको अध्यक्षतामा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको आबद्धतामा समिति गठन गरिएको छ सो समितिले बालविवाह लैङ्गिक हिंसा विरुद्ध सत्य तथ्य समाज र सङ्कलन गरी सम्प्रेषण गर्नेछन् त्रिहत्तर जिल्ला सबैभन्दा बढी बाल विवाह